किसिचु धुरीमा तिम्रै नाम जप गरी गरी मृत प्राय जीवनमा तिम्रै याद छरी तिम्रै विश्वासघातले जीवन उजाडिए पनि रोम रोम नसा नसा माछ तिम्रै नाम गीत सङ्गीत साहित्यमा पनि तिम्रै नाम रात दिन तिम्रै नाउमा आँसु खसाएर रात दिन तिम्रै नाउमा आँसु खसाएर मन मन्दिरको सिंहासन आसनमा तिमीलाई बसाएर वसन्तको आगमनको आशा गरी बस्दा हावा आफै आए सबै उडाइ लगेपछि दुखी जीवन बचिएको छु अश्रु धारा झार्दै रहरको सम्झनाले सताएर साह्रै सम्झनाले सताएर साह्रै परे पनि रमाउने दिन सकिए आँसु झरे पनि बाहा रह्यो जिन्दगीको तिमीले भरे पनि पहिलो कृत नै असफल हुनु परेपछि माया पनि रागी भई बिताइदिन्छ जीवन नियतिले कुठाराघात गरिदिएपछि तपस्वी भई तिम्रो निम्ति जीवन तपस्वी भई तिम्रो इच्छ इच्छा मान माहिर तिम्रो ढोली जन्ती खोली तारे जन्ती खोली हामी थामिएनन् मेरा सु बरबरी हामी थामिएनन् मेरा सु बरबरी झरे बिछोडको घा पराईको घुम्टो ओढेर गयो मन मारे हिँड्यौ तिमी धनको दाया बाया हो मन मारेर हिँड्यौ तिमी धनको दाया बाया मैले पनि लाम्की क्या हो मुटु बेची माया मैले पनि लाम्की क्या हो मुटु बेची माया पराएको घुम्तो